आत्मकथा जीवन कथा पत्र साहित्य हास्य व्यङ्ग्य एकालाप आदि गद्य साहित्यहरूको श्रृङ्खलाबद्ध प्रस्तुति सङ्गीत र साहित्यको सङ्गम अनुभव र अनुभूतिको साटासाट radio button नमस्कार साप्ताहिक कार्यक्रम रेडियो वाचन लिएर आज पनि प्राविधिक साथी दिलीप कुमार ज्योति र म प्रस्तुता अच्युत घिमिरे उपस्थित भएका छौँ डाक्टर बानीरा गिरीको कृति कारागार उपन्यास वाचन गर्दै आएका छौँ विगत पाँच श्रृङ्खलादेखि र आजको छैठौँ श्रृङ्खलामा कारागार वाचनको अन्तिम श्रृङ्खला अन्तिम वाचन साथै डाक्टर बानीरा गिरीको संक्षिप्त परिचय लिएर उपस्थित भएका छौँ सुरुवातमा हामी बानिदा गिरीको उपन्यास कारागारको अन्तिम श्रृङ्खला वाचन गर्नेछौँ त्यसपछि डाक्टर बानिदा गिरीबारे परिचय प्रस्तुत गर्नेछौँ तर त्योभन्दा अगाडि अर्थात् वाचन सुरु गर्नुभन्दा अगाडि प्रस्तुत गर्दैछौँ कुन्ती मोक्तानको आवाजमा रहेको यो गीत आकाशसित पानी परिरहेछ थोरै थोरै गरी दिएको दानबाट भए पनि सन्तुष्ट भएर हरेक औँसीमा लोभी पुरोहित कृपण जजमान कहाँ सिधा लिन टुप्लुक्क पुगे चाहिँ परिस्थितिले खटाएको हरेक आनन्दमय उपलक्ष्य भोग्न म लालची हातमा लिएर कुरिरहन्छु म उनलाई अघोर माया गर्छु जति उमेर बितिरहेछ यो मायाको मात्रा उति नै बढिरहेछ मलाई उनको बास मनपर्छ पसिना अत्तर र चुरोटको गन्ध मिसिएर बनेको बासबाट एउटा बेग्लै प्रभाव ग्रहण गर्छु म एउटा हरियो रङको मसिनो चेक भएको टेरकिट कमिज एउटा जिन्स प्यान्ट उनले म कहाँ छोडिराखेका छन् कहिलेकाहीँ उनको अनुपस्थितिमा म यी दुई थान कपडा सुमसुम्याउँछु र उनलाई सुमसुम्याए चाहिँ सुख प्राप्त हुन्छ मलाई बाइगड यी कपडाको बासमा पनि पसिना अत्तर र चुरोटको गन्ध मिसिएको छ यो गन्ध मलाई कुदकुत्याउन समर्थ हुन्छ म यसलाई छातीमा राखेर मिठो निद्रा निधाउन सक्छु एक्लै कहिलेकाहीँ ट्युबक बियर खान्छु उनलाई यो अति नै मनपर्ने हुनाले उनको परितृप्ति आफूमा बोध भएर तृप्त हुन्छु म उनलाई मनपर्ने पुस्तकहरू हेर्छु कविताहरू पाठ गर्छु गीत र सङ्गीतहरू सुन्छु उनका कानहरू टाँसिन्छन् ममा उनका सन्तुष्टिहरू थपिन्छन् सँगै भएको बेला यो चाहनालाई यो एक प्रकारको एबनर्मालिटीलाई उनको अगाडि पोखाएकी छैन मैले यसर्थ उनलाई थाहा होइन म हदभन्दा बढी उनीसित आकर्षित छु कहिलेकाहीँ सबै आकर्षणहरूलाई पन्छाएर आत्मविश्लेषण गर्न खोज्छु कहीँ यो बढ्दै गएको उमेरले मलाई उनको निरुपाय आश्रिता बनाउन त लागिरहेको छैन अनि हरेक निरुपाय आश्रिता झैँ यो स्थितिलाई बढी प्रेम र आकर्षण ठान्ने गलत धारणा अथवा भ्रम त उब्जिएको होइन ममा शङ्कापूर्ण प्रश्नले एकछिन लथालिङ्ग पारिदिन्छ मन स्थितिलाई मानव एउटा डेरालाई घर ठानेर ढुक्क भई बसिरहेको बखत एकाएक घरधनीले डेरा तुरुन्त छाड्ने आदेश दिन्छ राति कहिलेकाहीँ निद्रा नपर्दा अँध्यारोमा आँखा फैलाएर ओल्टो कोल्टो परिरहन्छु अँध्यारोले विचित्र विचित्र आकार ग्रहण गरेर तर्साउन खोज्छन् अनिद्रा र यस्ता अन्धकारका मिथ्या तर्साउने आकारहरू एकान्तका अविभाज्य अङ्ग हुन् नितान्त ऐकान्तिकतालाई स्वीकार्दा यिनीहरूसँगै पुच्छर लागेर आउँछन् यस्ता पुच्छरहरूको म उनीसित कुनै पनि दिन जिकिर गर्दिनँ जिकिर गरेर उनको निरुपायता उप कुठाराघातको सजाय दिन चाहन्न सम्बन्धको सुरु सुरुमा अनेकौँ मानसिक यातना दिइसकेकी छु र ती यातनाहरूबाट पार गरेर उनी यतातिरका वर्षहरूमा मेरो निम्ति बढी आकर्षक र बढी नजिक हुन पुगेका छन् घरेलु परिस्थितिसित पनि पूर्ण सम्झौता गरिसकेकाले होला अब उनको स्वास्थ्यमा पहिलेको जस्तो पन्ध्र लुरी लुरी छैन सम्झौता भन्ने क्राभल बिछाइएको नवनिर्मित सडकमा हामीले आफ्नो आफ्नो यात्रालाई जारी राखेका छौँ पिच गरिएको सडकमा हिँड्न जस्तो सजिलो त कहाँ हुन्छ र यसमा हिँड्दा पैताला दुख्नु स्वाभाविक हो निरव अन्धकारमा एकनाशसित बर्सिरहेको पानीको एकोहोरो आवाजले एकोहोरो वातावरणलाई झन् झिँझो लाग्दो पारिदिन्छ यस्तो झरीको रातमा अनि उहिले नै ककनीको डाक बङ्गलामा माया मारिसकेको मट्टी दिइसकेको मेरो गुथुलले इच्छित छोराको प्रेतात्मा कहिले काखमा बस्न आउँछ कहिले छातीमा लुटपुटिन आउँछ कहिले जिस्कँदै दुधका लाम्टाहरू चुस्न थाल्छ अँध्यारोको आकारभन्दा डरलाग्दो र मिठो झझलको भएर यसले मलाई तर्साउँछ लखेट्छ चकुटको वनमा स्वर्णमरिचले करी रुखको कापबाट करी पुष्पलताको कुनाबाट करी मखमली दुबको चौरबाट करी टाढाबाट करी नगेसबाट आफ्नो मोहनी स्वरूप देखाएर सीतालाई लोप्याए जस्तै यो भुकुल्ले छोराले प्रेत गरी गालामा खोपिल्टा पारेर किच्चा हाँस्छ घरि मेरो सारीको फेर तान्छ घरि पछाडि हेर्दै बामे सरेर पर पुग्छ म लोभिन्छु र त्यसको पछि पछि कुद्छु यो सुनको मिर्कालाई पखहै लिएर आउँछु भन्ने मेरो राम छैन म बेजोडसित दौडिन्छु दौडिन्छु घोडाहरू फतक्क कल्छन् त्यो सानो भुकुलले प्रेत एकाएक पिलाउँछ कोक शून्य हुन्छ काक्रेत्तो हुन्छ फेरि देखा पर्छ त्यो मात्र प्रेत हो थाहा छ तर पनि दुर्दमनीय इच्छा र आकर्षणको डोरीमा बाँधिए कि म दौड्न छोड्दिनँ यसैलाई बुढापाकाहरू भवितव्य भन्छन् क्या र सायद मेरो दौडको कुनै सीमा रेखा छैन स्वास्नी मानिसको अतृप्त इच्छालाई बाँध्न लक्ष्मण रेखा सायद हुनुपर्दो हो खोइ मेरो लक्ष्मण खोइ लक्ष्मण रेखा जसमा परिसीमित भएर जिन्दगीका बाँकी दिनहरू काट्न सकौँ अभिषिक्त सीतासँगै हामीले लक्ष्मण रेखाहरूलाई काटिसकेका छौँ दोस्रो शताब्दीहरूका फोहोर मैलाका भेलहरूले लक्ष्मण रेखालाई वात्तै भगाइसकेका छन् अबका हामी स्वास्नी मानिसहरू निर्मुक्त छौँ जति पनि दौड्न सक्छौँ जहाँ पनि जान सक्छौँ यो मुक्ति भन्ने सुन्दर शब्दलाई काखी चापेर एउटा निर्दृश्य यात्रामा निक्लेका छौँ हामी लक्ष्यलाई नअगाल्ने हो भने यो मिठो शब्दको सामल लिएर हामी जति नै लामो झर्को लाग्दो यात्रा पनि सहज सुगम मार्ग पार्न सक्छौँ यस्तरी छक्काउने भुकुलले स्वर्णप्रेतहरूलाई जति पनि पछ्याउन सक्छौँ सीताले पनि त रामलाई पछ्याउन लगाएकी थिइन् नि आज किन म आफैलाई सीतासित तुलना गर्न पुगेँ मैले आफ्नो बाटो आफै खनेकी छु आफ्नो यात्रा आफैले तय गरेकी छु सीताले कहिले कुनै निर्णय गरेकी थिएनन् परिस्थिति र रामको सदिच्छामा समर्पित हुँदै गइन् तिनी हजारौँ हजारौँ दोबीहरूको अघि मुन्टु निहुराएकी छैन मैले आफन्त बनाउँदा रावणहरूको पिपासालाई पन्छाएर एक्लै बसेकी छु हरेक कुरा राम्रो नराम्रो जे जस्तो होस् आफैले निर्णय गरेकी छु यस अर्थमा म सीता होइन निर्णायक हुँ बाबुले जन्माएका सबै छोराछोरी असल राम्रा र आज्ञाकारी नै हुन्छन् भन्ने कुनै जरुरी छैन जन्माइसकेपछि जस्तै धुन्धुकारी पिराहा र सताहा भए पनि सन्तानसित गरिने जुन माया हुन्छ सायद त्यो कम हो होइन मेरा निर्णयहरूलाई आज जीवनको परिपक्व स्थितिमा आएर म उल्टाइ कुल्टाइ हेर्छु यसमा सबै लक्षण व्याप्त छन् राम्रा नराम्रा अध्यारा उज्याला दुःख लाग्दा रमाइला तर आफूद्वारा जन्माइएका सन्तानलाई जस्तै म पनि यी निर्णयहरूलाई माया नगरी धर पाउँदिनँ निर्णय लिनु मेरो दरोपन हो बाहिर एकनाथसित पानी परिरहेछ हो यस्तै झरीका दिनहरूमा लगाइएका रङ्गी चङ्गी फ्रकहरू नेतृत्व बेच्ने गरी कति दौडेकी छु नाचेकी छु कराएर उफ्रेकी पनि छु हर हर महादेव पानी पराइदिए अलिकति पुगेर झन् थपिदिए खरानीको डल्लो कति साह्रो महादेवलाई पानी दिन कति गाह्रो तर उफ्रिँदा उफ्रिँदै एकाएक सोच्थेँ खरानीको डल्लो कति साह्रो किन भनिएको होला कहीँ खरानीको डल्लोबाट पनि पानी आउँछ आज यथार्थ स्पष्ट हुन्छ पानी पर्नु अघि पहाडका थुम्का थुम्काबाट उठेका काला बादलका टुक्राहरूलाई कुनै लोक गायकले कति राम्रोसित खरानीका डल्लाहरूसित तुलना गरेका रहेछन् यिनै खरानीका डल्ला जस्ता देखिने बादलका टुक्राहरूले तिर्खाएका धरती रुखपात बोट बिरुवा सबैका आश पुर्याइदिन्छन् प्यास मेटाइदिन्छन् उनी मेरो जीवनको खरानीको डल्लो हुन् उनले मेरो परोक्ष आश नपुर्याइदिए पनि प्यास बुझाइदिएका छन् सबै कुरा सबैको भागमा हुँदैन केही छुटपुट अवश्य हुन्छ यस्ता दिनहरूमा म जानी जानी भर्सक बाको आँखा छलेर भिज्दै स्कुल जान्थेँ र सिस्टरले कपडा छामेर भिजेको देखि घर फर्काइदिन्थिन् कति खुसी लाग्थ्यो रुटिनबद्ध जीवनबाट एक दिन उछिटिन पाउँदा रमाउँदै घर आउँथेँ हत्त मिठो तातो कुरा बनाउन लाग्थेन कोठामा एउटा निर्दिष्ट कुनो थियो जहाँ म एक्लै पुतली एवं भाँडाकुँडा सजाएर खेल्थेँ कपडा बदल्ने बित्तिकै म आफ्नो खेल सुरु गर्थेँ एक्लै भए पनि कति मस्त हुन्थेँ म खेलमा भने समय बितेको थाहै हुन्नथ्यो मलाई उस बेला थाहा थिएन रुटिनबद्धताबाट उम्किन खोज्ने म सारा जीवनभर एउटा अभ्यस्त स्वीकृत दिनचर्यासित सधैँ सधैँको निम्ति अनुबन्धित हुनुपर्ने रहेछ एक्लै खेलेर रमाउने म जीवनभरि एक्लै रमाउनु पर्ने रहेछ हेरेर एकनाससित पानी परिरहेछ बिस बाइस वर्ष अघिको अटोग्राफ बुकको गुलाफी पाना गुलाफी गन्ध छर्दै नयाँ कविताको बिम्ब जस्तो भएर मानस पटलमा छापिन्छन् र एउटा सुन्दर हस्ताक्षर पुस्तकको कुनै आकर्षक ब्लक जस्तो भएर स्मृतिको पर्दामा देखा पर्छ म त्यसबेला कलाको चौथो वर्षमा थिएँ बिएचयुमा त्यो दिन पनि आजको रात जस्तै अनवरत पानी परिरहेको थियो विश्वविद्यालयको समस्त वातावरण वर्षामय भएको थियो वातावरणमा माटोको सुगन्ध फुटेको थियो मलाई वर्षाको स्पर्शमा माटोबाट उठेको सुगन्ध आजसम्म पनि मिठो लाग्छ लाइब्रेरीको झ्यालबाट हेरिरहेकी थिएँ हातमा जयदीपको गीता गोविन्द थियो तर पढेकी थिइनँ संयोगवश आज ऊ मेरो अघिल्लो बेन्चमा बेन्चका छेउमा उभिएर कुनै पत्रिका पल्टाउन थाल्यो राजनीतिको छात्र थियो ऊ तथापि साहित्यमा पनि उसलाई उति नै रुचि थियो भर्खरै भएको विद्यार्थी युनियनको चुनावमा ऊ धेरै मतले विजयी भएको थियो हेर्दा सुदर्शन पटक्कै होइन रोगन कालो नै भन्नुपर्छ शरीर पातलो मानव शरीरलाई ऊ प्रशस्त व्यवस्था गर्छ तर विचित्रको आकर्षक व्यक्तित्व थियो उसको र साँच्चै भनौँ भने त्यति आकर्षक युवक फेरि आजसम्म अर्को लागेको छैन सित शारीरिक र मानसिक तौरले यति लामो अवधिसम्म एकअर्कासित सम्बन्धित भएर उब्जेको आकर्षणलाई म स्वाभाविक आकर्षण ठान्छु यसको तुलना उसको व्यक्तित्वमा देखिएको आकर्षणसित हुन सक्दैन पहिले पहिले मलाई लाग्थ्यो ऊ मसित बोल्नु नि मलाई नाम काटेर बोलाउनु नि साँच्चै पछि पछि युनियनको चुनाव ताका कतिचोटि मसित बोल्यो पनि ठट्टा पनि गर्यो तर निश्चल उदात्त उदाङ्ग बोलीचाली मात्र भित्र कता कता ज्यादै नै गरिएकी थिएँ सोच्थेँ ऊ घनिष्ठ भए कति राम्रो हुने थियो तर ऊ त सबै ठिटीहरूसित एकै प्रकारले बोल्थ्यो हाँस्थ्यो क्याफेटेरियामा जान्थ्यो म बुद्धु चाहिँ कतिसम्म गरिँदै गएँ उसको आकर्षक व्यक्तित्वमा भने कोर्सको पुस्तक पढ्दा समेत उसको अनुहार पुस्तकका पानाहरूमा देख्न थालेँ मैले यस्तै क्रममा गुज्रिरहेको बखत आज उसलाई एक्लै आफ्नो अघि देख्दा म समस्त आफूभित्रको लाज सङ्कोच त्यागेर उसअघि उभिन पुगेँ उसले आफ्नो स्वाभाविक हाँसो हाँसेर भन्यो बस्नुहोस् न कति राम्रो झरी छ होइन हो छोटो उत्तर थियो मेरो यस्तो देख्दा कालिदासको मेघदूत एकाएक दिमागमा आउँछ होइन हो किन लाठी जस्तो तपाईँ खालि हो हो मात्र भन्नुहुन्छ सबैको उत्तर हो मात्र हुँदैन होइन पनि हुन्छ ठिक हो म उत्तर दिन्छु ठिक होइन पनि हुन्छ उसले भन्यो मैले थपेँ तर अहिले तपाईँले भन्नुभएको कुरालाई त ठिक नै हो भन्नुपर्छ त्यसो हो भने साँच्चै न कर्णाटी भन्नुहोस् त यो झरी देख्दा मेघदूत मात्र सम्झना हुन्छ तपाईँलाई त्यसबाहेक अरू थोकको सम्झना हुँदैन सम्झनुहोस् त केटाकेटी छँदा यस्ता दिनहरूमा कति भिज्नु भएको होला कागजको डुङ्गा बनाएर जमेको पानीमा छोडी कति खेल्नु भएको होला बलेसीको पानीमा खुट्टा थाप्नु भएको होला यी सब कुराहरू एकदम बिर्सेर दिग्गज कालिदासको मेघदूत मात्र सम्झनु भएको होला त म किङ कर्तव्य विमुड भएँ केही सोच्नुको अघि ओठबाट साँचो कुरा फुस्क्यो हो ती सब कुराहरू सम्झन्छु तर मेरो कुरा पुरा हुन नपाई ऊ लाइब्रेरी नै थर्काउने गरी हाँस्यो त्यहाँ उपस्थित सबैले एकैपल्ट हामीतिर टाउको उठाए यी सबबाट निष्पिक्र हुँदै ऊ भन्दै थियो फेरि हो भन्नुहुन्छ तपाईँ अघिको मेघदूत दक्षिणावर्तबाट उत्तरावर्त पुगिसक्यो जवाफ दिन सकिनँ निरुत्तर भएँ तपाईँ हामी नेपाली हौ हाम्रो टिपिकल क्यारेक्टर के छ भने हो होमा लाग्नु हरेक हो हो मालेमा हो हो मिलाएर हामी हिँड्छौँ म चाहन्छु तपाईँ हामी जस्ता केही पढी लेखेकाहरू कमसेकम यो हो होलाई विश्लेषण गरेर यो हो यो होइन यो ठिक हो यो ठिक होइन भन्न सिक्नुपर्छ मैले एकाग्र भएर सुनिरहेँ केही भनौँ भन्ने मनमा खुल्दुली मचिरह्यो तर के भनौँ भन्नुपर्ने कुरा अकथित कथ्य जस्तो भएर मनमा नै कोरिरह्यो कोरिरह्यो मसँग त्यति बेला खुब चलन भएको आजकलका ठिटाठिटीहरूमा पनि छ अझ ठिटीहरूमा बढी अटोग्राफ बुक थियो मैले केही लेखिदिनुहोस् भने त्यो उसको हातमा थमाएँ उसले हरेक पाना हेऱ्यो लेखिएका पङ्क्तिहरू पढ्यो मुसुक्क हाँस्यो अटोग्राफ बुकलाई राम्ररी उल्टायो पल्टायो र अन्तिम गुलाफी पानामा सरसरी केही लेख्यो त्यसपछि अटोग्राफ बन्द गरेर मेरो हातमा दिई घडी हेरेर जुरुक्क उठ्यो र हिँडी पनि हाल्यो बाहिर पानी परि नै रहेको थियो मैले कामदै गरेको हातले अटोग्राफको अन्तिम पाना पल्टाएँ सुन्दर छापा जस्तो अक्षरमा लेखिएको थियो every end is the beginning of another journey प्रत्येक यात्राको अन्त अर्को यात्राको सुरुवात हो मैले झ्यालबाट बाहिर हेरेँ उसित छाता बर्साती केही थिएन ऊ भिज्दै निकै टाढा पुगिसकेको थियो मेरो अकथित कथ्यको अन्त्य गराएको थियो अटोग्राफ कोरिएका सलबलाइरहेका सुन्दर छिरबिरे सर्प जस्ता अक्षरहरूले मलाई लाग्यो यो व्यक्ति स्वयं एउटा यात्रा हो योसित आकर्षित हुनु हुन खोज्नु अल्मलिन खोज्नु मेरो मूर्खता सिवाय केही हुँदैन यो तथ्य त्यति बेला प्रश्न रूपले मेरो दिमागमा उब्जेन बरु मसिनो रुन्चे स्वर जस्तो भएर सुनियो यो व्यक्तिलाई पाउन सकिन्न त्यही रुन्चे स्वर हुकुमी स्वर जस्तो भएर मेरो मन मस्तिष्कमा जताततै प्रतिध्वनित हुन थाल्यो जब सेक्सन अफिसर भएको दुई तिन वर्षपछि एक दिन बिहान कुन्नी कसको मुखबाट सुने त्यो सुनाउने व्यक्तिले पनि डराएर साउतीको स्वरमा भनेको थियो ऊ कुनै राजनीतिक घटनाक्रममा मारियो बाहिर एकनाशसित पानी परिरहेछ ढोकाको तालचा खोल्दा खोल्दै मेरा आँखा घरपट्टिको बुहारीमाथि परे जो पर्खालको पल्लोपट्टि भुइँमा खसेका गाडा गुलाबी बेलीका थुङ्गाहरू सोर्दै ढकीमा हाल्न व्यस्त छन् भुइँका थुङ्गाहरूबाट उचालिएर आँखा बेलीका लहरामय बोटमा पुगे आज घरपट्टिकी बुहारीको उपस्थितिले नै मलाई बोटको अस्तित्वसित घाँसिदियो नत्र यतिका दिनसम्म मैले बाह्रै मास पुष्पित भइरहने बोटलाई आजसम्म यादै गरेकी थिएन अनौठो होइन यो ढोकामा तालचा झुन्डिया झुन्डै छ म उतातिर हेरिरहेकी छु घरपट्टिकी बुहारीको ढाड मतिर फर्केको छ उनका हातहरू फुलका थुङ्गाहरू सोर्न कार्यरत छन् यस प्रक्रियामा उनको शरीरको पृष्ठभागमा एउटा गति सञ्चालन भएको प्रष्टै देखिरहेछु आज पो थाहा पाएँ बोगनबेलीका लहराहरूले घरको त्यो भागलाई कति चहकिलो पारेको छ हिजोको रातभरिको पानीले पखालिएर बोगनबेलीको बोट कति सुकिलो देखिन्छ बोगनबेलीको गाढा रङले यो घरको एकनाश भित्तामा एउटा उज्यालो पोतेको छ भएकी बुहारी टक्की बोकेर हिँडिन् सँगसँगै आज अनायास मेरा आँखाहरू तिनका घर आँगनमा चेवा लिन पुगे हरियो लनको दुबोहरूलाई दुब्ला जस्तै गरी बिस्तारो पैताला सार्दै तिनले कुनामा पुगी बेलीको झ्याङको पछाडिपट्टिको खाडलमा ती सोहोरेका थुङ्गाहरू हुत्याइन् त्यति हुत्याएर एकछिन सुस्ताउन होक्याएर बेलीको झ्याङ्गानिर बेच्छन् के थाहा छ त्यसरी चुस्ताएर तिनले माइत घर सम्झन थालेकी हुन् अथवा आफ्नो बाल्यकाल दोहोऱ्याउन थालेकी हुन् अथवा डाक्टर जाकेल र मिस्टर हाइटको व्यक्तित्व सँगालेको आफ्नो दुलाहाको व्यक्तित्वको गाँठो फुकाउन थालेकी हुन् अथवा मेरो अड्कलको चरोलाई आफ्नो सुन्दर तोते बोलीको गुलेलीले भुतुक्क पार्दै चार पाँच वर्षको उनको सुन्दर स्वस्थ छोरो दुलैआमा दुलैआमा तिनलाई घरमा सबैले दुलैआमा भनेको सुने दुलैआमा भन्दै दगुर्दै आयो अब तिनी दुइटै हात फैलाएर छोरोपट्टि फर्किन् मातृत्वले धपक्क भनेको छ तिनको अनुहार अझ छोरो काखमा बस्दा तिनको सौन्दर्य पराकाष्ठामा पुग्छ अनिन्द सुन्दर गरी देखिन्छन् तिनी संसारमा धेरै धेरै वर्षदेखि सौन्दर्य प्रतियोगिता भइरहेछ विश्वका सुन्दर युवतीहरू त्यस्ता प्रतियोगितामा भाग लिई विश्व सुन्दरी चुनिन पुग्छन् त्यस्तै शारीरिक बलको प्रतियोगितामा पुरुषहरू विश्व च्याम्पियन हुन पुग्छन् अहिले मलाई झट्ट नौलो विचार आयो मातृत्व प्रतियोगिताको आयोजना हुनु र त्यस प्रतियोगितामा हरेक आमा आफ्ना छोरा अथवा छोरीलाई काखमा राखी स्टेजमा आउन् र स्टेजमा आउँदा जसको अनुहार धपक्क बलेको हुन्छ उसैलाई नै पुरस्कृत गर्नु यस्तो प्रतियोगिता हुने भए छोरो काखमा लिएर बेलीको झाङनिर बसेकी दुलै आमा अवश्य प्रतियोगितामा विजयी हुँदी हो फेरि आफूले नौलो ठानेको विचारमा आफैलाई हाँस पनि उठ्यो सम्झे संसारका सबै आमा आफ्ना सन्तानका उपस्थितिले गदगद हुन्छन् सबैको अनुहार थपक्क भलेको हुन्छ मैले कुनै नौलो र विशेष कुरा सोचेकी होइन आमा र छोरोको बिचमा मिठा मिठा कुरा भइरहन्छन् छोरो एकाएक उठ्छ दुलै आमाको हात पक्रेर तान्दै पप्पी लिने भन्न थाल्छ दुलै आमा भन्छन् त्यही तकिया मुनि छ निकालेर खाऊ है राजा दुलै आमाको राजा एकनाथसित तानेर कराइरहेछ नाइ हजुरले दिनुपर्छ एक प्रकार तानेर नै उसले आफ्नै आमालाई भित्रतिर लग्यो एकछिन त्यहाँ चकमन्न भयो त्यहाँ एउटा रिक्तता व्याप्त भयो जुन युवती पहिले मेरो मस्तिष्कमा घरपट्टिकी बुहारीको अस्तित्व बोकेर देखा परेकी थिए त्यही युवती दुलै आमा बनेर स्वर्णिम आनन्दानुभूति सर्कदै अन्तर्ध्यान भई गाडा गुलाबी बोगन बेली हरियोलन बेलीको झ्याङ र रित्तो ढक्की निर्जीव जस्ता देखिए मानव क्यानभास इजलबाट फुस्केको छ गाइनेले गाउँदा गाउँदै आफ्नो सुर बिर्सेको छ कविले कविता कोर्दा कोर्दै शब्दको अभावमा कवितालाई अत्कल पारेर छोडेको छ वातावरण के छ तर त्यहाँ जीवन छैन त्यहाँको जीवन त दुलै आमा र छोरो सँगसँगै सुत्ने कोठाको तकिया मुनि चलमलाउन पुगेको हुनुपर्छ मलाई कोठाभित्र पस्ने मनै छैन आज एक प्रकारले म त्यो घरको त्यस खण्डको पर्यवेक्षण गरिरहेकी छु चेवा लिइरहेकी छु अनाधिकार प्रवेश भने हुन्छ यसलाई त्यो ऋतु खण्डमा केही हलचल होला भन्ने आशाले कुरिरहेकी छु एक सरो बतासले हरर आएर बोगन बेलीको झ्याङलाई झकझकाएर जान्छ दुई चार थुङ्गा भुइँमा झर्छन् फेरि शान्त लन रित्तो छ चाहन्छु फेरि दोहोरियोस् दुलै आमा र छोराको जीवन उपस्थिति आँखालाई अतृप्त सुख मिलोस् तर दोहोरिँदैन अफिसमा दिनभरि बसिरहँदा खुम्चिएका मेरा खुट्टाहरू तङ्ग्रिएका छन् कुइनालाई रेलिङमा अड्याएर त्यतातिर हेरिरहँदा सन्चो भइरहेछ एकछिनमा त्यो घरको ठुलो एलसिसिएन कुकुर निस्क्यो फुर्तीसित बेलीको झ्याङ्निएर गई मुत्न थाल्यो छि अघिसम्म दुलै आमा र छोरो बसेको ठाउँको पवित्रतालाई यसले बिटु ल्यायो मेरो हातमा केही भए मोरोलाई यहीँबाट झटारो हान्ने थिएँ म मुरमुरिन्छु मूल ढोकाको बाहिर एउटा झुत्रो कपडा लगाएको ठिटो गाउँदै हिँडिरहेको छ झुट बोले कौवा काले काले कौवे से डरियो एलसिसिएन चोकटा लुच्ला जस्तो गरी उफ्रियो र भुक्यो अर्थात् दुवै काम एकैचोटि भयो केटो गीत छित बिर्सेर पाँच हात पर पुग्यो वास्तवमा ढोका बन्द थियो र बन्द ढोकाबाट कुकुर डर डरलाग्दोसित भुकी मात्र रह्यो ठिटो बन्द ढोका भएको थाहा पाएर आश्वस्त हुँदै एलसिसिएनलाई तिन चारवटा छिछि फोहोर शब्द पनि भनिराखेर धारे हात देखाउँदै हिँड्यो यो हठात घटेको एक्सन भूमि जस्तो घटनाले मलाई नहसाई छोडेन सडकभरि कल्याङ मल्याङ छरियो एक हुल किशोरी म्याक्सी बेलबट्स र फ्रकहरू वातावरणमा फिजिए एलसिसिएन भुकेन यताउति यताउति हिँडिरह्यो तीव्र गतिमा हाँसो र वाक्यहरूको समूह यत्रतत्र फैलिए वाक्यलाई हाँसोले जितेको थियो यसर्थ वाक्यको अर्थभन्दा हाँसोको ध्वनिलाई आफ्ना पछिल्तिर छोड्दै किशोरी डप्पा अघि बढ्यो बेगसित एकछिन यताउति यताउति हिँडेपछि एलसिसिएन घरभित्र पस्यो फेरि शान्त एकाएक कागजको एउटा प्लेन बतासमा एकछिन हुइकिएर लनमा खस्यो एकैछिनमा अर्को बेलीको झ्याङमा अड्क्यो थपडी र बालसुलभ हाँसो वातावरणमा मिठो बाधा जस्तो भएर गुन्चियो यो प्लेन उडाउने उही दुलै आमाको राजा छोरो नै हो दुलै आमाको सुन्दर स्निग्ध अनुहार र बच्चाको हाँसोको सम्मिश्रण मेरो कल्पनामा इन्द्रधनुष जस्तो भएर जगमग जगमग भयो को कर्कस आवाजले मेरो कल्पनालाई टुक्रा टुक्रा पार्यो भित्रबाट नोकरले हतारिँदै मूल ढोका उगार्यो र भलादमी डाक्टर ज्याकल होन्डा समेत भित्र हुरियो बरा कति भलादमी छन् यिनी रातमा के अभिशाप छ यिनलाई यी जस्ती लक्ष्मी जस्तै दुलै र यति प्यारो छोरो हुँदाहुँदै मिस्टर हाइट हुन पुग्छन् अब ऊ रक्सी छोडी मेन्डेक्सपट्टि लागेको छ अरे रक्सी होस् वा मेन्डेक्स त्यो बिचरी सधैँ होली तर हर रात विभिन्न आइमाईहरूलाई पक्रँदा दुलाले खाएको गोदाई उसको हृतखण्डमा असह्य चोट भएर नबज्रिदो हो र दुलै आमाका दिनचर्याका साक्षी बेगन बोलीका थुङ्गाहरू हरियालन र बेलीको झ्याङलाई समेत थाहा होइन तिनको चोटको प्रहार ती चोटका चहराइरहेका घाउहरूमा छोरोको तोते बोलीको मलहम दलेकी होली बरा उसलाई यति पनि थाहा छैन उसकै कोठाको छ सात हात यता म बसेकी छु र यहाँबाट म तिनको दुःखको ताप अनुभव गर्न सक्छु ऊ कहिल्यै म कहाँ आएकी छैन आफ्नो संसारमा आफ्ना प्राप्त दुःख सुखमा यति भिजेकी ऊ कि म कहाँ आउन उसलाई के फुर्सद र कहिलेकाहीँ साँझमा तुलसी मठमा बत्ती बालेको देख्छु कहिले दक्षिणपट्टिको कौसीमा मस्वेरा पारिरहेको देख्छु कहिले सासु चाहिँसित पशुपतिनाथ जान लागेको देख्छु जस्तो आज बोगन बेलीका थुङ्गाहरू सोरेर फालेको देख्न पुगे यस्तै यस्तै तिनको आफ्नै व्यस्तता छ आफ्नै दुःख सुख छ लाग्छ बोलाएर तिनको एकाग्रतालाई खलबलाइदिउँ तर अह त्यसो गर्दिनँ यो एकाग्रताको तन्द्रामा उसले आफ्ना घाउका पीडाहरू बिर्सेकी छ तन्द्रा भङ्ग गरिदिए भने के ठेगान ऊ बौलाउन पनि सक्छ र त्यसको भागी म हुनेछु ऊ खेलिरहोस् र भोलिरहोस् आफ्नो छोरोसित बोगन बेलीका थुङ्गाहरूसित हरियालनका दुबोहरूसित बेलीको झ्याङसित तुलसी मठसित मस्यौराहरूसित र पशुपतिनाथसित उसको जीवन एउटा एकाग्रता हो एकाग्रता तपस्या नै हो भङ्ग गरिदिनु हुँदैन सराप लाग्छ कहा वाचन आत्मकथा जीवन कथा पत्र साहित्य हास्य व्यङ्ग्य एकालाप आदि गद्य साहित्यहरूको श्रृङ्खलाबद्ध प्रस्तुति र साहित्यको सङ्गम अनुभव र अनुभूतिको साटासाट रेडियो वाचन साक्षी मानेर खुट्टा खुम्च्याएर सुतेको मान्छे जस्तो काठमाडौँ पञ्चाङ सेतो कुहिरोको सिरक ओढेर सुतिरहेछ खाली जाँगरीलाई ज्यापोहरू मात्र खर्पन भरिभरि काउली मुला र रायोको सागहरू बोकी किनमेल थलोतिर लागिरहेछन् गाउँले टोपीले कपाल ढाके पनि ओस र शीतले आँखाका परेलीलाई निथ्रुक्क भिजाइसकेको छ तर पनि आँखा झिमझिम पार्दै उनीहरू प्रकृतिको ठिराउने आक्रमणलाई विफल तुलाइरहेछन् सदा चाहिँ आजको दिन पनि साधारण छ साधारण दृश्य र साधारण घटनाक्रमहरू साबिक जस्तै दोहोरिएका छन् साबिक जस्तै मैले पनि आफ्नो दिनचर्या सुरु गरेँ सारा दैनिक क्रियाकलाप अन्य दिन सरह गर्दै अफिस पुगेँ फाइलहरू चलाएँ थन्क्याएँ केही छैन सबै ठिक छ सदा जता चाहिँ पिउनले दुई तिनचोटि पातलो रङको चिया ल्याइसक्यो अरू दिन चाहिँ तिन बजेपछि आउनुपर्ने मेरो चिरबिरी साथी एक्सप्रेस भने एक्कासी दुई बजे अघि नै टिम्की उसलाई देख्ने बित्तिकै मैले आफैलाई सोधेँ आज प्रेस रिपोर्टरले के स्पेसल न्युज ल्याएकी होली हँ तर आज गजबको गम्भीर देखिन्छे मलाई पुलुक्क हेर्छे घन्टी बजाउँछु पिउन आउन नपाई ऊ भन्छे अह चिया खान्न खानै पर्छ म दुई कप स्पेसल अर्डर गर्छु पिउन निस्कन्छ ऊ मलाई हेर्छे हेरी मात्र राख्छे म चुपो लागेर पर्खन्छु आज एक्सप्रेस किन लेट भयो छक्क पर्छु चालचुल छैन पुलुपुलु हेरी मात्र रहन्छे म मुसु मुसु हाँस्दै सोध्छु आज केही नयाँ खबर छैन ऊ छक्क परेर मेरो मुखमा हेर्छे हेरी नै रहन्छे अथवा उसको म एक किसिमले झस्कन्छु कोठामा हामी दुई मात्र छौँ पर्दाको बाहिर मान्छेहरूको आवत जावत कुराकानी भइरहेछ पिउन चिया लिएर भित्र पस्छ र टेबलमा राखेर बाहिरिन्छ एउटा गिलास उतिर सारी अर्को गिलास हातमा लिएर म भन्छु कुरा सुरु नगरे पनि चिया सुरु गर न हुन्न चिया छुँदै छुन्न पेपर वेट लिएर खेलाउँछे आलपेन लिएर नङ कोट्याउँछे फाइलहरू ओल्टाउँछे पल्टाउँछे म चियाको सेप लिन थाल्छु अब उसलाई असह्य हुन्छ र बोल्छे एकछिन बाहिर हिँड्दा एउटा कुरा छ म हाँसेर भन्छु तिमी त महाभारत नै यहीँ भन्ने मान्छे आज किन बाहिर जाने यहीँ भन न दुईजना त छौ नि म चियाको सिप लिइरहन्छु ऊ हताश हुन्छे नर्भस जस्ती पनि हुन्छे मलाई हातले तानेर बाहिर लग्छे पर्दा बाहिर आउने जाने मानिसहरू देखेर हातले पक्रेको पर्दा छोड्छे र फेरि कोठाको कुनामा लग्छे त्यो बोल्छे त्यो बोल्छे सही अभिव्यक्ति भएन शब्दहरू एकाएक निकाल्छे तेरो थाहा छैन तेरो क्या उही आज बिहानै बिरगन्ज भन्सारबाट आउँदा हिउँमा चिप्लिएर गाडी पल्टिएछ र एघार बजे वीर हस्पिटलमा सास गएछ ल्याउँदा धुकधुकी मात्र थियो रे कसैले भनेन तँलाई खबर पाएकी छैनस् म त छक्क परेँ तँलाई देखेर वीर अस्पतालमा सास गएछ उसको पछिका वाक्यहरू यसअघिका वाक्यहरू ज्वाइँ ज्वाइँ भुवाई भुवाई गर्दै तातो उम्लिँदा तेलमा माछा ओरिए जस्तै कानमा ओरियो मात्र अर्थरहित वक्ताको मुखमा हेरेँ ऊ मुख चलचित्रमा जस्तो आँखा मुख र हातहरू नचाइरहेकी थिए उसको हाउभाउ मेरो निम्ति अत्यन्त विकट थियो ज्यादै एब्स्ट्र्याक्ट धेरै दिनको विकट यात्रामा अनवरत हिँडिरहेर थाकेको जस्तो भएर फतक्क थाके म दुई पाइला बढाएर कुनाबाट मेचसम्म पुग्दा गोडाहरू फलाम जस्ता भारी बने ऊ मलाई हेरिरहेकी थिए अब उसको हाउभाउमा छक्क पर्नुको भाव मिसिएको थियो बाहिरबाट टेप रेकर्डरमा जस्तै हाहा हिही र कस्तो कस्तो खलङ मलङ आवाज बजिरहेको थियो शून्यमा ठोकिएर ठङ्रङ्ग बजी प्रतिध्वनित भइरहेको थियो मेरो चेतनता चेतनताको आभास मेरो आधा गिलास चिया र उसको पुरा गिलासले सर्वप्रथम मलाई दियो उच्छक्क परेर मेरो अनुहारमा हेरिरहेकी थिए यति बेरसम्म त म रोइसक्नुपर्ने म जुरुक्क उठेँ म पनि आउँ उसले सोधी पर्दैन संक्षिप्त उत्तरपछि म यताउति नहेरी फटाफट हिँडेँ कहिले सचिवालयको भर्याङ ओर्रेँ कहिले ट्याक्सी रोकेँ कहिले ट्याक्सीको पैसा दिएँ कहिले ढोकाको ताल्चा खोलेँ कहिले पलङमा ढलेँ थाहा पाइनँ थाहा पाइनँ होइन सबै यन्त्रवत भए निलो रङको संसारभन्दा पनि ठुलो केही छ र म एउटा कमिला भएर रग रग रग रग एक्लै त्यसमा हिँड्दैछु अन्तहीन मरुभूमि छ र म एक्लै पाइलो चालिरहेछु यस्तो भयानक घटना घटेछ तर आँखा फुरफुराउने नराम्रो सपना देख्ने जस्तो केही पनि भएन बिहानभरि चिसो पस्ने जस्तो केही पनि भएन खोइ खोइ मेरो आँसु आँखा किन यति पीडा र सुक्खा भएका यति शब्द ठुलो चिल जस्तो भएर म माथि उडिरहेछ मेरा शरीरका मासुलाई लुस्न लागिरहेछ यो शब्द नियतिले एउटा प्रेतात्मा भनी तर्साइरहेछ कस्तो नियति आमा बा बिएचयुका मेधावी छात्रका अनुहारहरू आज किन झुर्किन लागेका विगतका क्षतिजहरूबाट के उनीहरू सबैको बीचबाट किन उनको आलो रगत पछि अनुहार किन दुखेको जस्तो भएर विकृत भइरहेछ चिच्याउन खोज्छु क्रमशः अनुहार धमिलिएर जान्छ र उही नियति शब्द गुजुल्टो परेको सर्प जस्तो देखिन्छ उनी दुर्घटनामा परे उनी रगतपच्य भए उनलाई वीर अस्पताल ल्याइयो उनको सास गयो र यो खबर मैले अनायास सधैँ आफूले खिसी गर्ने स्वास्नी मानिसबाट पाएँ यो खबर मेरो निम्ति भनेर प्राप्त भएको होइन पब्लिक न्युजको रूपमा आयो यत्रो छटपटी मलाई कता कता सानो पेट दुखी जस्तो लाग्छ छातीको कुनै भागमा मुटु नै हो भन्न सक्दिनँ थाहा नपाउने किसिमबाट खोजेको अनुभव हुन्छ मैले खबर पाइनँ अर्थात् मलाई कसैले खबर पठाउनुपर्छ भन्ने कुराको महसुस गरेनन् यतिका वर्षको मेरो र उनको सम्बन्धलाई कसैले केही ठानेनन् अहिलेसम्म आर्यघाटमा उनको शरीरलाई तर मैले खबर पाइनँ कत्रो विडम्बना मेरो निम्ति उनी के हुन् भन्ने प्रश्न बिलाएर एउटा अर्कै प्रश्न फोकसिङ भएर मेरो अघि अडिरहन्छ उनको निम्ति म के रहेछु आजका दिनसम्म माया गरेर पालेको पोसेको सन्तानको मृत्यु भए जस्तै उनको र मेरो सम्बन्धको मृत्यु भएको छ आज अथवा सम्बन्ध भन्ने कुनै त्यान्द्रो थिँदै थिएन फगत एउटा भ्रम पालेर बसेकी थिएँ त म आफ्ना दुर्भाग्यहरू नितान्त एक्लोपन सर्वथा विसङ्गति जस्ता फुलहरूमाथि ओथारा बसेकी थिएँ र आज तिनै फुलहरूबाट दुर्भाग्यहरू सहज हिन्ताहरू चल्ला जस्तै चेची चेची गर्दै गाडिएका छन् कि अब यिनै चल्लाहरूको भरण पोषण गर्नुपर्ने मैले विश्वासले पालेर सुरक्षित राखेको यो सम्बन्धको ढुङ्गामा एकाएक दुर्घटनाको प्रहारले कति ठुलो पाल पारेको छ अब यो खोप्टिनु असम्भव होइन तर विडम्बना कस्तो छ भने विश्वासको अस्तपछि पनि म बाँचिरहेकी छु बाँचिरहन्छु ममा आत्महत्या गर्ने हियाउ छैन म कायर छु जीवन भन्ने शब्द मन प्राण वचनबाट अलग्गिएपछि पनि म सशरीर उपस्थित छु थाहा छ मेरो उपस्थिति प्रेतात्माको उपस्थिति हो मेरो उपस्थिति सर्पको काँचुली हो मेरो उपस्थिति आगो निभाइएको चुलो हो मेरो उपस्थिति मोती निकालिएको सिपी हो तर म यस्तै खोक्रो उपस्थितिलाई घिस्च्याइरहेछु यो उपस्थितिको हत्या गर्न सक्दिनँ म यसको हत्या गर्नु आत्महत्या गर्नु हो जुन साहस मबाट हुँदैन मेरो कायरता यो उपस्थितिभन्दा नाङ्गो भएर मेरो अघि पसारिन्छ मैले खबर पाइनँ निश्चय छ खबर उसकी दुलाहीले पाएँ र सायद सबैको सामु मुर्छा परि होली पिटी रोई पनि होली म उनको को हुँ मैले किन खबर पाइनँ कसरी एउटा आदमको मृत्युमा एउटी हेवा निष्खबर बनी तर मलाई कसले किन खबर दिने हेवा होला आफ्नो निम्ति आफूले आदम मानेको आदमको निम्ति मेरो हेवात्वलाई अङ्गीकार गर्ने आदमत्वको नै आकस्मिक मृत्यु भएपछि हेवात्वको अस्तित्व त्यसै सेलाएर गएको छ र त्यसको सट्टा एउटा सांसारिक नाम उब्जिएर आएको छ जस्तो फड फुङ्कारी रहेछ भित्रिनी म कसरी भित्रिने भएँ कसरी भित्रिने भएँ म त उनको बौद्धिकताको टेवा हो बौद्धिकता नै हामी दुई बिचको आस्था हो भने आज उनको दैहिक अन्तसितै ममा किन यस्तो मानसिक फितलोपन आइरहेछ मैले त्यो आस्थालाई लिएर आफैलाई किन आफैमा फर्काउन सकेकी छैन किन यसरी कुन्चिएँ म के बौद्धिकता मात्र एउटा भ्रम थियो घिन्ने शब्दसितबाट म क्यान्सरसित जस्तै भाग्छु विधवा शब्द यो शब्दको मूल्य चुकाउनको निम्ति चाहिने पुँजी सिन्दुर पोते चुरी मसँग छैन उसो भए उनको मृत्युद्वारा मेरो अस्तित्वमा कुनै पनि पृथकता आउँदैन भने मेरो निम्ति यही एउटा शब्द सार्थक छ त बुढी कन्या दुईवटा शब्दको भित्ताले क्रमशः छेउछेउ आई मलाई किच्न लागेको छ भित्रिनी बुढी कन्ने दुईवटा शब्दमध्ये एउटा शब्दको पछ्यौरा घुम्लङ्ग ओढ्नुपर्छ मैले तेस्रो पछ्यौरा छैन मेरो निम्ति आत्महत्याको कात्रो ओढ्ने याउ छैन ममा एउटा ज्यादै डरलाग्दो निर्जनतामा ठिङ्ग उभिएको बाँसको रुखका हाँगाहरूले मलाई बेस गरी च्याप्छन् त्यसका पातहरू बतासिँदै मेरा कानमा सुसाउँछन् भित्रिनी भित्रिनी सिनेमा नाटक र उपन्यासमा त्यस्तै धेरै त्यस्ता पात्रहरू भेट्टाएकी थिएँ जसले प्रेमको सिलसिलामा मन्दिरमा गई रित्तो सिउँदोमा सिन्दुर हालेका थिए मैले त त्यो सब पनि गरिनँ मात्र ढोङ ठाने चलचित्रको प्लट हो भनी ठानेर सधैँ टाढा रहेँ त त्यति धेरै आँट भएकी म आज किन कालो आकाशमा बिजुली जस्तो प्रष्ट चम्कन लागेको भित्रिनी शब्दलाई स्वीकार गर्न पछि हटिरहेको छु किन मिसेस मेरो स्थितिलाई त्यहीँ भित्रिने शब्दको पिन्जरामा कैद गरेपछि हुनसक्छ मुक्ति पाउँछु म मैले कुनै दिन मुक्तिको कामना गरेकी थिएँ तर अहिले लाग्दैछ यो शाब्दिक पिन्जरामा थुनिएर नै म कारागार मुक्त हुन सक्छु यही मेरो नियति रहेछ छ भने त्यो यसै पिन्जराभित्र मरोस् कुनै चाहना छ भने त्यसले यसै पिन्जराभित्रै ठोकाइ ठोकाइ आफ्नो टाउको फुटाओस् जीवन भन्ने चिजको दर्शन छ भने त्यो यसैभित्र सधैँभरिको निम्ति कुँजियोस् कुनै मन कुनै चाहना कुनै दर्शन सुन्ने भएको यो पिञ्जरालाई अब सहरको बेहद बदनाम टोलको बेहद बदनाम छिँडीमा लगेर झुन्ड्याए पनि त्यसको के अर्थ जुन वसन्तसित मिलेर यो पिन्जराभित्रको तत्त्वले कुनै दिन केही गुनगुनाएको थियो यो वसन्त नै फेरि कहिल्यै फर्केर आउँदैन भने त्यो गुनगुनलाई पनि आर्यघाटमा लगेर पोले हुन्न र बुढी कन्या शब्दलाई स्वीकार्नुको अर्थ हो फेरि बौद्धिकता आको मखुण्डो लगाई अर्को प्रवञ्चना रच्नु अर्को भ्रमको शिकार हुनु विधवा भन्ने हक छैन मलाई त्यो हक समाजले उनकी दुलहीलाई दिएको छ जिन्दगीमा जुन क्रूर शब्दसित सधैँ तर्सी रहे चेतन अवस्थाको त के कुरा अवचेतन अवस्थामा पनि रहे त्यही शब्द आफ्ना सम्पूर्ण हुति र गतिको साथ खितखिताउँदै मेरा आँखा अघि आएर स्टिल भएको छ भित्रिनी यो शब्दले गाँचेको छ मलाई मैले जिन्दगीमा आज शब्दलाई सर्वाधिक शक्तिशालीको रूपमा बोध गरेको छु यसलाई अगालेर नै सुरक्षित महसुस गर्न सक्छु म एकपल्ट उनीसित मुक्तिको कामना गरेकी थिएँ ककनीको डाक बङ्गलामा आज मुक्ति पाएँ मैले एउटा सानो भित्रिनी जस्तो शाब्दिक पिन्जराभित्र पसेर ठुलो एकान्तिकताको कारागारबाट मुक्त भएँ म सारा एकान्तिकता सारा असन्तुष्टिहरू अधुरोपनहरू निरर्थकताहरू बाँचपनहरू सारा बौद्धिकताहरू र सारा दर्शनहरूले टनाटन भरिएको कारागारबाट रेडियो भाषणमा आजका स्रष्टा हुनुहुन्छ कारागार उपन्यासकी लेखिका डाक्टर बानिरा गिरी सन् उन्नाइस सय छयालिस अप्रेल एघार तारिकका दिन नयाँ बजार खरसाङ दार्जिलिङमा जन्मनुभएकी बानिरा गिरी प्राध्यापन पेसामा संलग्न हुनुहुन्छ एमए एमएड शैक्षिक योग्यता हासिल गर्नुभएकी डाक्टर बानिरा गिरी नेपाली साहित्यमा विद्यावारिधि हासिल गर्ने प्रथम महिला हुनुहुन्छ सन् उन्नाइस सय छयत्तरको युवा अफ्रो एसियन लेखक सम्मेलन तत्कालीन सोभियत रुस सन् उन्नाइस सय पचासीको दिल्लीमा भएको अन्तर्राष्ट्रिय लेखक सम्मेलन सन् उन्नाइस सय सन्तानब्बेको टोकियो ओसाका क्योटोको एकल कविता वाचन आदिमा सहभागी भइसक्नुभएकी डाक्टर गिरी रत्नश्री चूर्ण पदक पुरस्कृत हुनुहुन्छ भने गोर्खा दक्षिण बाहु चौथोबाट अलङ्कृत हुनुहुन्छ काव्य उपन्यास आदिमा कलम चलाउनु हुने बानिरा गिरीका प्रकाशित कृतिहरू एउटा एउटा जिउँदो जङ्गबहादुर कविता संग्रह जीवन थायमरू कविता संग्रह मेरो आविष्कार आत्मकाव्य कारागार उपन्यास निर्बन्ध उपन्यास शब्दातीत शान्तनु उपन्यास र अङ्ग्रेजी कृतिहरू फ्रम द अदर एन्ड र माई डिस्कभरी हुन् नेपाल भारत पाकिस्तान तत्कालीन सोभियत रुस America Netherland Japan France Italy UK Denmark Norway Thailand आदि देशहरूको औपचारिक तथा अनौपचारिक भ्रमण गरिसक्नुभएकी डाक्टर गिरी लोकप्रिय देवी पुरस्कारबाट पनि सम्मानित हुनुहुन्छ नेपाली साहित्यले डाक्टर बानेरागिरीको अन्य कृतिहरू पाइरहोस् साधुवाद कार्यक्रम रेडियो भाषणको गएका पाँचै श्रृङ्खलामा तपाईँ धैर्यपूर्वक सुन्दै हुनुहुन्थ्यो डाक्टर बानेरा गिरीको उपन्यास कारागार भने आज छैठौँ श्रृङ्खलामा आएर तपाईँको जिज्ञासा पनि पूरा भएको छ छैठौँ श्रृङ्खला अब पूरा भएको र साथसाथै कारागार उपन्यास पनि यसै रेडियो वाचनको श्रृङ्खलासँगै पूरा भएको छ कारागारको पाँचवटा श्रृङ्खला प्रस्तुत भइरहने दौरानमा मलाई धेरै श्रोताहरूले पटक पटक प्रश्न पनि गर्नुभयो कारागारको अन्तिममा के हुन्छ र अन्तिममा के हुन्छ भन्ने चासो आजको श्रृङ्खलामा आएर पुरा भएको छ कस्तो लाग्यो तपाईँलाई हाम्रो कार्यक्रम रेडियो वाचनमा हामीले वाचन गरेको पाँच श्रृङ्खला लगाएर वाचन गरेको उपन्यास कारागारको वाचन कृपया हामीलाई प्रतिक्रिया पठाउनुहोला हामी प्रतिक्रियाका भोका छौँ कार्यक्रम रेडियो वाचन पोस्ट बक्स नम्बर आठ नौ सात चार सिपिसी चौरानब्बे काठमाडौँ नेपाल हाम्रो पोस्ट बक्स नम्बर हो पोस्टल ठेगाना हो त्यसै गरी इमेल ठेगाना हो HBC ninety four FM at HBC dot com dot NP हवस् त अब आजको लागि कार्यक्रम रेडियो वाचन सँगसँगै कारागार उपन्यासबाट पुरै बिदा लिने जमर्कोमा छौँ र आउँदो कार्यक्रम रेडियो वाचनमा अर्को कुनै गद्दी श्रृङ्खला लिएर उपस्थित हुने नै छौँ अथवा एक भागमा पुरा हुने गद्दी लिएर उपस्थित हुने नै छौँ तबसम्मको लागि प्राविधिक साथी दिलीप कुमार ज्योति र रेडियो वाचनको प्रस्तुता म अच्युत किमिरे पनि बिदा चाहन्छु आज्ञा दिनुहोस् नमस्ते रेडियो वाचन आत्मकथा जीवन कथा पत्र साहित्य हास्य व्यङ्ग्य एकालाप आदि गद्य साहित्यहरूको श्रृङ्खलाबद्ध प्रस्तुति सङ्गीत र साहित्यको सङ्गम अनुभव र अनुभूतिको साटासाट रेडियो बाचन।